जवानी तिम्रो दिहाला यसुको हातमा आजै अनन्तसम्म रहने कुरामा अनन्तसम्म रहने कुरामा समर्पण गरायो जीवन उनैको काखैमा समर्पण गरायो जीवन उनैको काखैमा संसारको आनन्द छान्ने मात्र धोकाले पूर्ण हरियो जङ्गल ओइलाए जस्तै खसेर जाइहाल्छ शिर्सीले धरती नगाए जस्तै सुन्दरता नङ्गिन्छ संसारको आनन्द छान्ने मात्रा धोकाले पूर्ण हरियो जङ्गल रोइलाए जस्तै खसेर जाइहाल्छ शिशिले धरती नगाए जस्तै सुन्दरता नङ्गिन्छ जवानी तिम्रो दिहाला यसुको हातमा आजै अनन्तसम्म रहने कुरमा अनन्तसम्म रहने कुरमा समर्पण गरायो जीवन उनैको काखैमा समर्पण गरायो जीवन उनैको काखैमा जवानी तिम्रो संसारलाई नदेऊ त्यसको अभिलाषामा सुन्दरता तिम्रो रूपको हो उडेर जाइहाल्छ बिलासी जीवन युवनको भरपुर सधैँ रहन्छ जवानी तिम्रो संसारलाई नदेऊ त्यसको अभिलाषामा सुन्दरता तिम्रो रूपको हो उडेर जाइहाल्छ बिलासी जीवन युवनको भरपुरका सधैँ रहन्छ जवानी तिम्रो दिहाला यसुको हातमा आजै अनन्तसम्म रहने कुरामा अनन्तसम्म रहने कुरामा समर्पण गरायो जीवन उनैको काखैमा समर्पण गरायो जीवन उनैको काखैमा उजर संसारमा भूमि निरसा निरसाले भरपुर जवानी तिम्रो बिति गए पछिताए के हुन्छ र यसलाई यो जीवन तिम्रो उनैको हातमा उज संसारमा र भूमि निरसा निरसाले भरपुर जवानी तिम्रो बिति गए पछिताए के हुन्छ र यसुलाई यो जीवन तिम्रो उनैको हातमा जवानी तिम्रो दिहाला यसुको हातमा आजै अनन्तसम्म रहने कुरामा अनन्तसम्म रहने कुरामा समर्पण गरायो जीवन उनैको काखैमा समर्पण गरायो जीवन उनैको काखैमा